अक्षरहरूको शिविरमा शब्दहरूको सम्मिलनबाट एउटा सिङ्गो पुस्तक तपाईँको जीवन सापेक्ष तपाईँकै छनौटका पुस्तक वाचन कार्यक्रम शब्द शिविर नमस्कार यो रात्रिकालीन शिविरमा कार्यक्रम शब्द शिविर लिएर हरेक हप्ताको बिहिबार राति सभा नौ बजे जस्तै हामी उपस्थित भएका छौँ तपाईँलाई हार्दिक हार्दिक स्वागत अभिवादन गर्छु म हुँ रूपिन्द्र प्रभावी कृति वाचन गरिने कार्यक्रम शब्द शिविर तपाईँ हरेक हप्ताको बिहिबार राति सभा नौ बजेदेखि रेडियो बाराही उनान्से दशमलव दुई मेगा हर्च र वेबसाइटमा W W W dot radio Barahi dot com लगन गरी संसारभरि सुन्न सक्नुहुन्छ प्रेजन विगत केही श्रृङ्खलादेखि हामी उपन्यासकार मनिषा गौचनको उपन्यास ओलीको डायरी वाचन गरेर तपाईँलाई क्रमशः सुनाइराखेका छौ र आज पनि त्यही क्रमको अर्को एउटा उपक्रमका लागि हामी भेट हुन आएका छौ प्रियजन शब्द शिविरमा कस्तो कृति वाचन गरियोस् अथवा कुन कृति वाचन गरियोस् भन्ने तपाईँ चाहनुहुन्छ तपाईँको स्वच्छ प्रतिक्रिया र सुझावको अपेक्षा गर्छु सँगै तपाईँको सिफारिस अनुसारको कृति वाचन गर्नका लागि हामी सधैँ लालाय छौ जसका लागि तपाईँले आफ्नो मोबाइलको म्यासेज बक्समा गएर आरबीएफएम टाइप गर्नुपर्ने हुन्छ आरबीएफएम टाइप गरिसकेपछि एक स्पेस दिएर रुपिन्द्र टाइप गर्नुहोस् आरयुपिआइएनडिआरए रूपिन्द्र टाइप गरिसकेपछि फेरि पनि एक स्पेस दिनुहोस् र आफ्ना कुराहरू लेखेर दुई चार दुई छ चौबिस छब्बिस नम्बरमा पठाउनको लागि अनुरोध गर्छौ यस अर्थमा पनि विशेष जोडका साथ यो कुरा तपाईँलाई आग्रह गरिराखेको छु कि मनिषा गौचनको उपन्यास होलीको डायरी वाचनको हामी उत्तरार्धमा आइसकेका छौँ अब केही समय पछाडि नै हामी तपाईँको सिफारिस अनुसारको कृति वाचन गर्न लालाइ छौँ तसर्थ पनि तपाईँले शब्द शिविर मार्फत श्रवण गर्न चाहनु भएको कृति र कृतिकारको नाम लेखेर दुई चार दुई छमा तपाईँले लेख्नु भएको एसएमएस पठाउनका लागि अनुरोध गर्छौ प्रियजन अठाइस उपखण्डसम्म विभाजित यो उपन्यासको पच्चिसौ उपखण्डको बीच भागमा पुर्याएर मैले गत श्रृङ्खलालाई स्थगन गरेको थिएँ ओल्ली अमेरिका पुगेपछि केही समय सर्जनकोमा बसिन् सर्जनसँगै सर्जनका छोरीहरू सँगसँगै ओल्लीको दिनचर्या निकै रमाइलो भएर बितिराखेको थियो यद्यपि सर्जनको लामो प्रयासपछि ओल्लीका श्रीमान भेटिए र उनको साथमा वल्लीलाई छोडेर सर्जन कोठाबाट बाहिरिएका छन् प्रियजन यसपछि ओल्लीको जीवनचर्या कसरी बित्ला अथवा एक हिसाबले सर्जन प्रति निकै आकर्षित भइसकेकी ओली आफ्नो श्रीमानसँग रमाउन सक्लिन्थ अथवा के कसरी अगाडि बढ्ला अमेरिकामा ओलीको जीवनचर्या यस्तै उद्घाटनका लागि शब्द शिविरको यो श्रृङ्खलामा अब प्रस्तुत छ उपन्यासकार मनिषा गौचनको उपन्यास ओलीको डायरीको यो वाचन श्रृङ्खला ढोकाबाटै सर्जन हामीबाट बिदा लिएर टाढियो उसँगै विलिन भयो बिर्सनै नसक्ने एउटा त्यही मिठो मुस्कान मौनतामा अल्छिम कहाँ आएर फेरि हामीले एकअर्काको नाममा जी झुन्ड्याएर अलग भयौँ कुन सुरमा दौडिँदै झ्यालतिर पुगे म र तल हेरे तर देख्न सकिन ऊ अनि उसको हरियो कार सायद म अलि ढिलो भएँ के हेरिरहे कि आउन यता कति चाँडै उसले मलाई छुन थालिसक्यो धेरै लामो समय पछिको उसको स्पर्श पटक्कै मन परेन मलाई ल तिमी आराम गर म कफी लिएर आउँछु उसले मलाई सुमसुम्या झै गर्यो र तुरुन्तै टाढियो ऊ गयो सायद किचनतिरै होला निमेश भरको हलुङ्गो सास फेरि मैले केही बेर नआइदिए हुन्थ्यो जस्तो लाग्यो चारैतिर नियाले उसका मस्तीका दिनहरू कल्पनामा मात्र भए पनि ओहिरिन थाल्यो उसको परिवेश भरपूर मोज मस्तीको हाँसो र उल्लासमय छेड बोकेर ऊ दुई कप कफी लिएर नजिक आइपुग्यो तर न कप लिन मन लागेको छ न उसको अनुहार हेर्न इच्छा नै कफी लिएर मेरो अगाडि ठिङ्ग उभियो उसलाई देखेर म अर्कोपट्टि फर्किए एउटा पुरुष न हो त्यसमा पनि ऊ मेरो श्रीमान उसलाई मेरो मन जित्न कुन ठुलो कुरा भएर मेरो हात तानेर कप समाउन बाध्य पारे मलाई ओली किन यसरी कि यसले त केही गरेको होइन नि उसको अनुहार मेरोसँग टासिएला झैँ गरी अझ नजिक आयो म जुरुक्क उठेँ कफी पोखियो कस्तो तिमी त ऊ लाडिएर बोल्यो ठिक भयो के भन्यौ केही होइन अझै पोलिदिउ कि भनेको ल ल त्यसो गर्दा तिम्रो मन शान्त हुन्छ भने पोख मेरो जिउ म मतिर जिउ ढल्काए उसले म पनि के कम कप नै घोप्ट्याउन थाले नै नै कस्तो माया नभएको निठुरी तपाईँ चाहिँ माया भएको नराम्रोसँग च्याठिए प्लिज नरिसाउन भन्दै कप टेबुलमा राखेर मलाई अगाल्न आयो जति ऊबाट किन खोजे उसले झन कस्यो मलाई र भन्यो हेर न फर्किन्छु भनेकै थिए कामै त्यस्तो तिमी प्रति माया नभएकै होइन नि लाटिए माया लागेर त हुने तिमीले जे भन्यौ त्यही पठाइदिए पैसा पनि पठाइदिएकै थिए यसपल्ट नेकलेस पठाउँछु भनेर किनेको थिएँ हेर्छौ ऊ एकछिनको लागि मबाट अलग भयो नेकलेस लिएर आयो यी हेर त डायमन्डको नेकलेस भन्दै उसले के देखाएको थियो मैले हातबाट खोसेर भुइँमा फ्याँकिदिए यतिखेर हिराको होस् या अरू कुनै महँगो पत्थर कुनै गहनाको मलाई लोभ थिएन उसलाई के थाहा गहना प्रति मेरो वितृष्णा के उसले पठाइदिएको गहना र कपडाहरूले उसको अभाव पूरा गरेको थियो र गहनाको लोभ देखाएर न उसले आफ्नो तन दिन सक्यो न मन नै मेरो तडपिएको आत्मालाई ती सामग्रीहरूले न कुनै पल शान्त राख्न नै सक्यो यो केही पनि दिन नसक्ने खोक्रो वस्तुलाई सधैँ कसरी मन पराउन सक्छु म हो पहिला म फरक थिएँ अभावदेखि भाग्न मन लाग्थ्यो अर्काको आड लिएर विलासितामा हाम फाल्न मन लाग्थ्यो भौतिक संसारलाई सुन्दर सपना ठान्ने मेरो बानी थियो यी सबैको भोग गरे मैले तर अह केही पाइन न खुसी न सन्तोष न प्रेम खाली विलासिताको घुम्टो भित्र तृष्णा र छटपटी सहनु बाहेक मनको हाँसो कहिल्यै बाहिर निकाल्न सकिन विलासितासँग म बिग्न थाकेकी छु हैरान भएकी छु धन दौलतसँग ल ल के भएको आश्चर्यचकित हुँदै भुइँको हिराको नेकलेस र मेरो अनुहारमा पालै पालो हेर्यो यो नेकलेसले तिमीलाई के गरेको छ र सक्छौ भने ल मलाई फ्याँक्न भन्दै मतिर ढेपियो सक्ने भयो त मैले दाँत कसे ल न ट्राई गर ऊ अझ जिस्कियो ट्राई गर न म हलुङ्गो भइदिन्छु क्या जिस्किँदै म माथि जिउ छोड्न थाल्यो मैले उसको त्यो मोटाएको जिउलाई थाम्न सकिन म लडे मैले हातको कफी भुइँमा छोडिदिए त्यो कफ झर्याममा फुट्यो उसले राम्रो मौका ठानेर तुरन्तै मलाई समात्न आयो चलाइ चलाइ खुसी पार्ने प्रयत्नका बावजुद म एक रत्ती पनि रमाउन सकिन जसरी हुन्छ उसँग तर्किन खोजे तर उसको बलले मलाई झन झन उसँग बाँधिनु पर्ने गरायो हुन त ममा खुसी छाउनु पर्ने थियो तर छाएन यो कस्तो नमिठो सम्बन्ध उसलाई मेरो माया हुँदो हो त मेरो भावनाको सम्मान गर्थ्यो होला तर यतिखेर ऊ त कामुक पुरुष भएर मेरो शरीरसँग चल्न खोज्दैछ भावनाको साटासाट हुनुपर्ने यो क्षेण उसले आफ्नो शरीरको प्यास मात्र मेट्न चाहँदैछ बितेका दिनको पीडादायी अवस्था बारे कुनै वास्ता छैन यहाँसम्म कसरी आइपुगे त्यो समेतको मतलब छैन उसलाई कति अचम्मको मान्छे अनौठोसँग मेरो मनलाई जित्ने प्रयत्न गरिरहेको छ धेरै पछिको भेटमा पहिला त मनको चोट नै सन्चो पार्नु पर्ने थियो त्यो हुन सकेन भने शरीरको के कुरा ऊ जति मलाई छुन खोज्छ उसको स्पर्श उति नमिठो लाग्न थाल्यो मलाई भए भरको बल लगाएर मेरो कमजोर शरीरलाई च्याप्यो उसले ऊ ठान्दो हो म यसलाई चलाइ चलाइ पगाल्छु तर म झन झन कठोर हुँदै गएँ उसको चेपाईले पल्टिएको ठाउँबाट ठाउँबाट उठ्न मलाई गाह्रो भयो मेरा दुवै हात समातेर ऊ रम्न थाल्यो म भने निराश भए कस्तो बाध्यता उसले फालेको सास मैले फेर्नुपर्ने उसको बलियो बाहुपासमा आफूलाई खुम्च्याउनु पर्ने मलाई हँसाउन काउकुती लगायो तर म अलिकति पनि हाँस्न सकिन उसको यो उताउलोपना मलाई पटक्कै मन परेको छैन जति गाली गरे पनि कुन्नी किन रिसाउँदैन ऊ बरु हाँसी हाँसी मलाई बसमा लिन खुब तल्लीन भएको छ अह आज त छाड्नै सक्दिन उसले कामुक भाषामा बोल्यो तपाईँ छाड्नुहोस् छाड्नुहोस् म छटपटाएँ उसको अनुहारको रङ अझ उत्तेजित भएर फेरिएको छ थाहा छैन मेरो शरीरसँग ऊ किन खेलाची गर्दैछ आफू लोग्ने हुँ भन्ने उसको कति ठुलो घमण्ड रहेछ स्वास्नी हुँ भन्दैमा मैले उसकै सरामा पर्ने यो कस्तो विडम्बना उसकै कारण अल्मलिएको र धमिलिएको मेरो मनलाई सफा पार्ने चेष्टा उसले किन गरेन सिर्फ शरीरलाई खेलाएर मन सफा हुने भए दुनियाँले आफ्नो शरीर अरूलाई खेलाउन दिन्थ्यो होलान् हो आज मलाई यस्तै विचार मनमा आइरहेको छ तर ऊ इच्छा विपरीत मेरो शरीरलाई खेलाउन व्यस्त छ पुरुषसँग यही भ्रम त हुँदो रहेछ स्वास्नी मान्छे सुमसुम्याउँदैमा नरम हुन्छन् तर अह म कति पनि नरम हुन सकिन यतिखेर मेरो मन साह्रो भएको छ म पानी पानी होइन बरु ढुङ्गा भएकी छु भिरबाट खसेर फुटेको ढुङ्गा उसलाई के थाहा ऊ यतिखेर एउटा ढुङ्गासँग खेलिरहेको छ ऊबाट मुक्त हुन नसकेकी म उसको क्रियाकलाप हेरिरहन बाध्य भएँ जे जे जानेको छ सब थोक गर्दै गयो मेरो नाक मुख ओठ सबै भिज्दै गए उसलाई त मेरो पुरै शरीर भिजाउने उन्माद चढेको छ त्यही उन्मादमा लुगा नै चाप्ने गरी मेरो शरीर नङ्ग्यायो म ढुङ्गा मेरो एकाग्रता आफैसँग सीमित छ न चिच्याउन सक्छु न चिथोर्न खाली टोलाइरहनु बाहेक केही गर्ने आँट ममा भएन ऊ झनझन क्रियाशील हुँदै गयो मेरो निर्वस्त्र शरीरलाई जुरुक्क बोकेर बेडमा लगेर राख्यो उसको मनोमानी भयो त्यसपछि चरम उत्तेजनामा पुग्ने गरी निसंकोच म माथि रजाई गर्न थाल्यो मैले सम्झे आज उसले मलाई बलात्कार गरिरहेको छ पतिबाटै म बलात्कृत भइरहेकी छु एक खालको तनावले मेरो मन चारै नै दुख्न थाल्यो म भित्र कसैले नसुन्ने चिच्याहाट गुन्जियो आनन्द होइन यतिखेर मलाई यातना भइरहेको छ पीडा महसुस गरेर पनि चुपचाप सहनु भए केही बोल्न सकिन अहो यो कस्तो शास्ति अर्काको अनुमति नै नचाहिने यो कस्तो सम्भोग जहिले मन लाग्यो जहाँ मन लाग्यो आफ्नो इच्छा पूरा गरिहाल्ने यो कस्तो जात कति सजिलो छ यो जातको मान्छेलाई ऊ आनन्द मानिरहेको छ तर म छटपटिएकी छु पीडा र आत्मग्लानीले जलेकी छु ऊ यो जलन बुझ्दैन न त बुझ्ने चेष्टा नै गर्छ केवल आतुर छ चरम आनन्दको भोग गर्न पीडाको दमन गर्न आँखा चिम्लिरहेकी छु भयानक अन्धकार छाएको छ आँखामा अचानक अस्मितालाई सम्झन पुगे उसले भनेकी थिए लोग्नेले हरेक रात मलाई बलात्कार गर्छ लोग्नेकै कारण आत्महत्या गरी धेरै बेर उसलाई सम्झिरहे मेरो आँखामा आँसु रसाउन थाल्यो अन्तत मलाई पीडा शास्ति यातना दिएर ऊ भने आनन्दित भयो मैले प्रष्ट महसुस गरे उसको सुखानुभूतिपूर्ण सास तर सुख कस्तो भयो मैले जानिन ओली लुगा लगाऊ भुइँमा झरेको लुगा मेरो अगाडि थुपारिदिँदै भन्यो यतिखेर ढुङ्गा कि म निर्वस्त्र रहनुमा कुनै लाज भएन मलाई यस्तो लाग्यो कि मेरो बलात्कार गर्ने मान्छेसँग किन लाज मान्नु तैपनि जाँगर नलागी नलागी लुगा बटुलेर लगाए कपाल उस्तै छरपष्ट थियो एकछिनपछि ऊ दुई गिलास जुस लिएर आयो थकित भए पनि त्यो गिलासको जुसले मलाई शीतलता दिने छैन त्यसैले पिइन एकहोरो रोइरहे निकै बेरपछि लिभिङ रुममा निस्किए झ्यालबाट बाहिर हेर्दा उज्यालै थियो अब फेरि कुन बेला रात पर्ने हो कति त्रासमय हुने हो त्यो रात मलाई डर लागिरहेको छ मलाई उसको अनुहार हिंसक जनावरको भन्दा फरक लागेन ऊ अझ पनि निच दाँच देखाएर हाँसिरहेको छ सब थोक बिरसिलो लागिरहेको छ मलाई मनले नचाहेर के गर्नु प्रकृतिको नियम न हो दिनपछि रात आइहाल्छ रात आयो नै उसले जति बोलाए पनि नबोली बसिरहे वास्तवमा म उसँग नराम्ररी रिसाइरहेकी छु मेरो रिसलाई भत्काउन उसले छेउमा आउँदै जिस्काउँदै गर्छ तैपनि मेरो रिसको थुप्रो घटेन ल ल रिसाइराख आज तिमीलाई रिसाउन छुट छ भन्दै मेरो अगाडि खाना टक्रायो दिनभरिको भोको पेटले मेरो अहंकारलाई भङ्ग गराउन थाल्यो त्यसै त भोक खप्न नसक्ने मान्छे म तैपनि केही समय आफ्नो अहंकारलाई छोडिन हात बाँधेर धुमधुम ती बसिरहे मैले खान नलिँदासम्म ऊ पनि चुपचाप मलाई हेरेर बस्यो कसो कसो उसको अनुहारमा टोलाउन पुगे म सुन्ने मनले हेरे उसलाई खै किन हो मेरो रिसको बाँध अलिकति भत्किन पुग्यो हामी स्वास्नी मान्छे यस्तै कमजोर हुँदा रहेछौ अनायासै एउटा हातले प्लेट उचाल्न थाले उसले मलाई आँखाको भाषाले जिस्क्यायो लुग्ने स्वास्नीको झगडा परालका आगो भन्छन् यो त म मात्रैको झगडा मेरै मात्र विरोध म जति आगो भए ऊ त्यति नै पानी भएर छ्यापिन आयो तब मेरो सामर्थ्यको अर्थ रहेन त्यो सम्बन्ध राख्नु अगावै पानी भएर मेरो मनको रिस पखालिदिएको भए म यति धेरै आवेशमा आउने थिइन होला भन्ने ठाने सुनसान वातावरणमा प्लेट र चम्चाको आवाज मात्र त्यो पनि सकियो पन्ध्र मिनट जतिमा यतिखेरसम्म म पनि निकै शान्त भए तर पनि कुरा गर्न सकिरहेकी थिएन अब उसले मेरो भावनालाई स्पर्श गरोस् भन्ने चाहे जुन रातसँग डराएकी थिएँ म त्यही रातको प्रहरमा छु थाहा छैन यो रातसँग म कसरी जुझ्नेछु बेडको एक छेउमा ऊ अर्को छेउमा म धेरै बेरको निस्तब्धता पछि ऊ अलिकति वर सर्यो भोलि तिमी अझै रिसाएकी टोकेर टुलु टुलु उसलाई हेरिरहे ऊ झन नजिकियो उसको अनुहारमा पोतिएको भावलाई चिन्न सकिन तर पनि त्यो भाव म प्रतिको प्रेम होला भन्ने अडकल गरे फेरि गलत बुझ्दै थिए के थाहा भन न अझै रिसाए कि हो मलाई रिस उठिरहेको छ मैले हकारे झै गरे I am very very sorry दुवै कान समातेर मेरो अगाडि उभियो कल्पना गरे एउटा बालकले मेरो अगाडि माफी मागिरहेको छ अलिकति हाँस्न मन लाग्यो तर रोक्न खोजे आफूलाई तैपनि मेरा ओठ तन्किए मुस्कानको संकेत दियो यसले सायद यही देखेर होला ऊ मसँग माया लाग्दो गरी टाँसिन आयो एउटा कुरा भनौ कस्तो कुरा तिमीलाई बच्चा जन्माउन रहर छैन के भन्नुभयो पटक्कै नबुझेको नक्कल गरे बुझिन कुरा अह मैले नबुझेको बाहना गरे तिमीलाई आमा बन्ने रहर छैन यो आमा शब्दले अनायासे मेरो मनलाई कमलो बनायो तपाईँ अहिले आएर यो कुरा गर्दै हुनुहुन्छ किन के भएर यो उमेरमा खै म तिमीलाई तरुणी नै देख्छु कति रे साँच्ची तिम्रो उमेर अचम्मको लोग्ने स्वास्नी हामी मनमनै भने किन चाहियो तपाईँलाई भन न प्लिज नाइ भन्दिन ठिकै छ नभन मलाई थाहा भइसक्यो अनि किन सोध्नु भएको त ऊ चुप लागेर हाँसिरह्यो सर्जनको छोरीहरूलाई सम्झन थाले बिहे भएको लगत्तै सन्तान भएको भए सृष्टिभन्दा ठुलो भइसक्थ्यो सोचे आमा बन्ने रहर बाँकी नै छ अझ यो त एउटी विवाहित स्त्रीको भित्रै देखिको रहर पो त उमेर गइसक्यो मैले भने होइन होइन बेला छ अझै उसले भन्यो उसले जाना जानी मेरो मनमा आमा शब्दको धुप बालिदियो त्यसको सुगन्धले जताततै छुन थाल्यो यसको प्रभावले मलाई कमजोर पार्दै लग्यो उसको अगाडि एउटा सन्तानको कल्पनाले उसँगको रिसलाई निभाउन थाले कल्पना गर्न थाले ठुल्ठुला आँखा चुपुक्क परेको ओठ भुक्क परेको गाला आहा कल्पना कल्पना त्यो बच्चा थोते दाँत देखाएर तोते बोली बोले झै लाग्यो आम्मा जन्मदै नजन्मेको सन्तानको कल्पना गर्दा मात्र पनि निकै आनन्द आउँदो रहेछ आखिर यो त कल्पना न हो यथार्थमा झनै कति आनन्दित हुने थियो होला यो मन रहर पुरा गर्न उसको हात नसमाती के गरौं सन्तानको कल्पनाले म झन पग्लिए पग्लिएको मान्छे नहुँ उसको बाहुपासमा पोखिन के बेर आखिर भयानक होला भन्ने रात शीतल भएर बित्न थाल्यो म पनि उसलाई आफ्नो स्वार्थका लागि तन मन दुवैले साथ दिन थाले ओली हजुर तिम्रो पिरियड कहिले भएको आज चौध दिन भयो क्यारे ल बधाई छ तिमीलाई मैले उसलाई ट्वाल्ल परेर हेरे उसले भन्यो तिमी पक्का आमा बन्छ्यौ अहो बच्चा नै नजन्मी आमा तिम्रो गर्भभित्र त जन्मिसक्यो नि छि तपाईँ त उसको छातीमा हल्का मुठी प्रहार गर्छु अनि दुवैजना रमाइलो गर्दै हाँस्यौं हाम्रो हाँसोले कोठामा रौनकता छायो त्यही हाँसोको सिरक भित्र गुटमुटियौं कति कमलो रहेछ मेरो मन यति चाँडै उसको बसमा पर्यो भित्र सुहाग रातको सम्झना खेल्न थाले मेरो मस्तिष्क भरि अनि फेरि म जोडले टाँसिए उसको तातो शरीरसँग यति धेरै खुसी छु कि त्यो खुसी तिमीसँग बाँड्न पटक पटक इमेल गरे तर कुनै जवाफ नपाएकाले यो चिठी लेख्न बाध्य भए धन्न कुनै दिन ठेगाना टिपेको रहेछु किन म खुसी भए तिमीलाई खुल्दोली लाग्दो हो हेर न मेरो उनीसँग भेट भयो जसलाई वर्षौंदेखि पर्खेको थिएँ हाम्रो भेट हुनु सायद हाम्रो आफ्नै कठोर प्रतीक्षाको परिणाम हो तिमीलाई अचम्म लाग्ला कुनै दिन मैले सबै कुरा तिमीसँग भनेको थिएँ त्यति बेलाको त्यो रात साँच्चै म आनन्दले निधाएको थिएँ उनीसँग मेरो भेट हुन्छ भन्ने नयाँ आशा जागेको थियो त्यही आशा पूरा भएको छ आज अब भन्न ममा कति खुसी छाएको होला सायद तिमी यहाँ भएको भए यो खुसी हामी तिनजना भएर बाँड्ने थियौ ठिकै छ तिमी छिट्टै आऊ अझ अर्को खुसीको कुरा ऊ अन्याय शोषण र अत्याचारमा परेकी पीडित महिलाको पक्षमा वकालत गर्ने अधिवक्ता भएकी यो भन्दा ठूलो गर्वको कुरा मेरो लागि अरू के नै हुन सक्छ र अझ सुन न उसले त बलात्कारमा परेका र आफ्नै पतिबाट शोषित भएका पीडित महिलाहरूलाई मुद्दा जिताएरै छाड्छे उनको यो सङ्घर्षदेखि म एकदमै प्रभावित छु एकदमै खुसीको खबर उनीसँग मेरो बिहे हुँदैछ दिन हेर्दैछौ म उनको श्रीमान भएपछि पनि उनको सम्मान गर्नमा कहिले हिचकिचाउने छैन आशा छ हाम्रो बाँकी जीवन खुसी साथ बित्नेछ अनि तिम्रो हालखबर के छ त इमेल गर मेरो बिहेसम्मलाई तिमी आइपुग्छौ भन्ने आशा राख्दछु विदा तिम्रो दाजु सोच्दै नसोची प्राप्त भएको चिठी पढेर हर्ष विभोर भएकी छु म भेटिएकी ती महिलालाई सम्झेर रुन मन लाग्यो यो चिठीको शब्दले ती महिलालाई आदर्श महिलाको दर्जामा राखेर सम्मान दिन मन लाग्यो अझ भनौ उनी मेरी भाउजू हुँदैछिन् उनले अपहेलित भएको आफ्नो जीवनलाई कुन सतहमा लगेर संघर्षको सुरुवात गरिन् मैले सोच्न थाले उनी आज देशको एक सक्षम नागरिक भएकी छिन् उनी जस्तै आदर्श र संघर्षशील नारीलाई आफ्नो जीवन सङ्गिनीको रूपमा पाउनु मेरो दाजुको कठोर प्रतीक्षाको फल हो मैले पनि गर्व गर्नुपर्छ यो कुरामा विचार गरे जसरी हुन्छ दाजुको बिहेमा जान्छु एक हप्ता पत्तै नपाई बित्यो समय बित्नुमा पनि मान्छेको परिस्थितिले चालबाजी खेल्दो रहेछ सुखको परिस्थितिले समयलाई छिडिक बनाए छै दुःखको परिस्थितिले समयलाई लम्ब्याइदिँदो रहेछ यो एक हप्ता दुई हप्ता जस्तो लाग्यो मलाई फेरि उही दुःखको परिस्थितिले छुन थालेछ क्यारे भन्ने लाग्यो निकै निराश हुन थाले धन्न आज दाईको चिठी पाएर अलि ताजापनको महसुस गरे तैपनि आफ्नो यथार्थलाई छोपेर अरूको यथार्थमा रमाउन जसलाई पनि गाह्रो पर्छ त्यही भयो आज म यहाँ न उसको मायाले न शारीरिक कुण्ठा मेटाउने तीव्र इच्छाले आएकी हुँ तैपनि आज त्यस्तै देखिन थाल्यो कसरी कसरी उसैलाई माया गर्न थाले कति सजिलै यो मनलाई पगाल्यो जुन मनले ढुङ्गा पढ्ने प्रयास गरेको थियो उसको प्रत्येक बोलीमा विश्वास गर्न थाले उसको हरेक व्यवहारलाई रुचाउन थाले तर आज किन किन एक दुई कुराले मन चिमोट्न थालेको छ फेरि उसँग बस्न थालेदेखि जहिले सुकै केटी मान्छेको मात्र फोन उठाइरहेकी छु बेग्ला बेग्लै केटी मान्छेको स्वरले मेरो मनमा शङ्काको रुख उमारेको छ र त्यो बढ्दै गएको छ एक दिन सोध्न मन लाग्यो तैपनि हत्त पत्त त्यसो गर्न सकिन मैले फेरि पछिल्लो दिन मनमा कुरा राख्नै नसकेर सोधेँ तपाईँलाई फोन गर्नेहरू केटीहरू मात्र हुन्छन् किन उसलाई मैले यस्तो प्रश्न सोध्नु आफ्नो अधिकार भएको ठाने कस्मेटिकको बिजनेस केटीले फोन नगरेर केटाले गर्छन् त उसले यस्तै भन्यो अरू प्रश्न गर्न मन लागेन भोलिपल्ट ऊ मसँग बस्ने अर्थात् बाहिर ननिस्कने निर्णय गर्यो दिनभर सुख दुःखको भलाकुसारी गरौँला भन्ने आशाले छोप्यो मलाई कसरी वर्षौंसम्म त्यो बंगलामा जीवन बिताए त्यो विगतलाई उसको सामु खोल्न मन लाग्यो अझ बढी त मानसिक सन्तुलन गुमाएकी उसकी आमासँग बितेका दिनहरूलाई गनी गनी सबै घटना सुनाउन मन लाग्यो तर मेरो यो प्रहर पूरा हुन सकेन किनभने बिहानैदेखि साँझसम्म तीन तिनजना स्वास्थ्य बस्ने मान्छेहरू आएर मैले रोजेको समयलाई बर्बाद पारे बिहान आउने चाहिँ निकै पैसालु थिए दिउँसो र साँझमा आउनेहरू अलि उमेर ढल्किएका देखिन्थे मैले ती तिनै जनाको बारेमा सुत्ने बेलामा मात्रै सोधे उसले क्रमशः बताउन थाल्यो बिहान आउने ठुलो व्यापारी केटी दिउँसोको चाहिँ साथीकी श्रीमती हुन् अनि त्यो साँझमा आउने चाहिँ मेरो स्टाफ हो यो भन्दा बढी कुरा हुन सकेन किनकि म आफै मौन थिएँ पनि ठाने कुरा गर्न बाहिर निस्कनु पर्ने किन मेरो परिचय उनीहरूसँग गराउनु के अप्ठ्यारो थियो र नाना थरी सोचाइले मलाई थिच्न थाल्यो अर्कोतिर फर्केर आँखा चिम्लिए फेरि फोनको घन्टी आयो ऊ बोल्दै थियो okay okay I will come tomorrow केही केटी मान्छेकै फोन त होला नि भन्ने ठान्दै उसलाई सोधे कसको फोन जलन भएको मनको प्रश्न थियो यो जसको भए पनि के भयो त सु त तिमी उसको यो बोलीले भित्र भित्रै बिझाए मलाई तर के गर्नु यतिखेर उसँग हारेकी छु म दुवैजना विपरीत भएर सुत्यौं अजकल्टो निन्द्रामा बित्यो रात ऊ बिहान देखि निस्कन थाल्यो अब जाने बेला हाँसेर राम्ररी बोलेर जान्थ्यो तर साँझ फर्कँदा सधैँ थकित देख्न थाले त्यति बोल्ने रहर पनि गर्दैन थियो थाकेकोले नबोलेको होला भन्ने सोच्थे यसरी बित्न थाले समय राति जहिले पनि थाकेको छु भनेर सुत्न र निदाउन हतार गर्ने उसलाई मैले बुझ्न सकिरहेकी थिइन सुतेपछि पत्तो नहुने गरी निदाउँथ्यो म निन्द्रा जेल चलमलाइरहन्थे यस्तो किन भइरहेछ बारम्बार आफै भित्र प्रश्न उठाउँथे म सोचे कति कमजोर छु म सायद यही कमजोरीकै फाइदा उसले उठाएको रहेछ जसले मलाई त्यति धेरै व्यथित तुल्यायो उसले आज अलि फरक देख्दा आत्तिन थालेकी छु आज ममा अलिकति फरक विचार जन्मियो धेरै कुरा गरेर उसको भित्री मन बुझ्ने चेष्टा गरे उसलाई किन शिथिल देख्छु अचेल सोध्न मन लाग्यो जसरी हुन्छ उसलाई खुसी तुल्याएर उसको वास्तविकता बुझ्न मन लाग्यो वास्तवमा म उसैको जीवनको रहस्य बुझ्न नै यहाँसम्म आएकी हुँ उसको रहस्यमय जीवनलाई बुझ्न मैले उसलाई फकाउनु पर्छ भन्ने ठाने ऊ सुतिसकेको थियो तर आज निदाउन दिन्न चिमोटी चिमोटी सताउँछु भनेर कोठामा गए ऊ डङरङ पल्टेर निदाइसकेको रहेछ उसको त्यो निन्द्रालाई बिथोल्न मनले नमाने पनि धेरै पछि मातिन थालेको यो शरीरले उसलाई छुने पल गर्यो पक्कै यो अवस्थामा ऊ पुगेको भए कुनै संकोच बिना साम्य पार्थ्यो उसको मात तर केही दिनदेखि उसले मलाई छुने जाँगर पनि गरेको छैन म टाँसिएर सुत्दा पनि उसलाई कुनै उत्तेजना भएको छैन सुरुदेखि नै यस्तो व्यवहार देखाएको भए म आफ्नो बाटो फर्कन्थे होला तर आज उसले मेरो मन बिगारिदियो पहिलाको अवस्थामा पुग्न फेरि गाह्रो हुने भयो जेसुकै होस् आज म उसलाई त्यतिकै छाउदिन भन्ने ठान्छु उसलाई हेर्दा हेर्दै उसँग चल्न मन लागेर आयो मलाई जसरी हुन्छ उसको निन्द्रा बिथोल्न मन लाग्यो त्यसैले पटक पटक उसलाई छुन थाले सुमसुम्याउन थाले तर अह उसले केही वास्ता गरेन म छटपट पटेकी छु ऊ भने निष्ठुट भएर निदाइरहेको छ पुरुषले जस्तो जबरजस्ती केही गर्न सक्दिन एउटी नारी हुनुको बाध्यता हो यो यसरी अति हुन खोज्दा सायद हरेक स्वास्नी मान्छे आफूबाट गल्ती गरेको हिन्ता बोध गर्छन् सायद त्यसैले त मनभरि कुण्ठा लुकाएर बाँच्छौ हामी आज त यस विषयमा पनि घोर विरोध गर्न मन लागेर आयो समाजले भन्ला कस्ता छाडा आइमाई तर पुरुष जति गति छाडा भए पनि उसलाई समाजले पचाउँछ जबरजस्ती लाजको घुम्टो ओढाएर स्त्रीको शरीरलाई भने अर्काको हातको इसारामा नाच्ने पुतली बनाइदिएको छ यो समाजले यदि यही समाजले पुरुषलाई पनि बराबर स्तर दिए के पुरुष पनि स्वास्नी मान्छेको हातको कठपुतली बन्न सक्ने थिएन र एकछिन स्वास्नी मान्छेको हातको कठपुतली पुरुष पात्रको कल्पना गर्न थाले सम्झिर हाँस्न मन लाग्यो आजको यो रात म निकै बढी भएकी छु ऊ निधाएको हो या अभिनय गरेको छुट्याउन सक्दिन काउकुती लगाइदिए तै पनि हाँस्दैन जति छुँदा पनि कुनै प्रतिक्रिया देखाउँदैन बरु डिस्टर्ब नगरन भन्दै कोल्टे फर्किन्छ म वास्तवमा उत्तेजित हुँदै गइरहेकी छु मेरो यो उत्तेजना मनको मात्र होइन शरीरको पनि हो ऊ जस्तो कठ्यो हृदयको मान्छे हुन सकेको भए यो अवस्थामा मैले पनि उसलाई बलात्कार गर्नु पर्थ्यो छि यस्तो कहाँ गर्न सक्छु र म निकै बेरसम्म मैले उसलाई चलाइरहेँ तर अह उसले मेरो क्रियाकलापलाई पटक्कै ध्यान दिएन यसपछि म अवाग भए उसँग जोडिएर निधाउन मनै लागेन त्यसैले सोफामा गएर सुते खै आजकल किन यस्तो भइरहेको छ मैले बुझ्न सकेकी छैन अचानक उसमा देखिएको यो परिवर्तनलाई मैले कसरी बुझौँ प्रियजन जीवनका मोडहरू पनि अनौठा अनौठा हुन्छन् जसरी मान्छेका मनहरू अनौठा अनौठा हुन्छन् जीवनको अर्को नाम सायद नचाहेको पाउनु र चाहेको नपाउनु नै हो कि ओलीको जीवनचर्या पनि यस्तै भएको छ जतिखेर श्रीमानसँग भेट भएपछि ओली टाढिन चाहेकी थिए त्यतिखेर श्रीमानले नजिक आएका थिए भने जतिखेर ओली नजिकिन चाहेकी छिन् त्यतिखेर श्रीमान टाढिन चाहेका छन् प्रेजन वास्तवमा किन पटक पटक केटी मान्छेको मात्रै फोन आइराख्छ ओल्लीका श्रीमानलाई के श्रीमानले भने जस्तै कस्मेटिक्सको व्यापारका कारण स्त्रीहरूको फोन मात्रै आएको हो त अथवा अरू नै केही कारण छ यो रहस्योद्घाटनसँगै कार्यक्रम शब्द शिविरको आगामी श्रृङ्खलामा ओल्लीको डायरीको पनि अन्त्य हुनेछ प्रियजन अर्थात् ओल्लीको डायरी वाचन श्रृङ्खलाको अन्तिम श्रृङ्खला आगामी हप्ता प्रसारण हुनेछ प्रियजन शब्द शिविर तपाईँलाई कस्तो लाग्दैछ अथवा ओलीको डायरी तपाईँलाई कस्तो लाग्दैछ मनिषा गौचन प्रति पनि तपाईँको कुनै प्रतिक्रिया सुझाव छन् भने पनि लेखेर पठाउनका लागि अनुरोध गर्छौ अथवा शब्द शिविर मार्फत कुनै कृति वाचन गरियोस् भन्ने चाहनुहुन्छ भने पनि तपाईँको सिफारिस कृति र कृतिकारको नाम सहित आओस् हाम्रो अपेक्षा यो पनि रहेको छ जसको लागि तपाईँले आफ्नो मोबाइलको म्यासेज बक्समा गएर आरबिएफएम टाइप गर्नुहोस् र एक स्पेस दिएर रूपिन्द्र टाइप गर्नुहोस् R U P I N A Rupindra type गरिसकेपछि फेरि पनि एक स्पेस दिनुहोस् र आफ्ना कुराहरू लेखेर दुई चार दुई छ चौबिस छब्बिस नम्बरमा पठाउनु भयो भने हामीले तुरन्त प्राप्त गर्नेछौँ र त्यसका उप उचित सम्बोधन पनि पक्कै गर्नेछौँ तपाईँका प्रश्न कुनै छन् भने हामी मनिषा गौचनकै आवाजमा तपाईँको प्रश्न राखेर समाधान पनि लिने प्रयत्न गर्नेछौ र तपाईँको प्रतिक्रिया सहितको सुझाव सहितका पत्रहरू पनि लिएर आगामी हप्ता उपस्थित हुनेछौ प्रियजन यतिन्जेल सुनेर साथ दिनुभयो प्रति विशेष आभार व्यक्त गर्छु उपन्यासकार मनिषा गौचन जसको उपन्यासका माध्यमबाट शब्द शिविरका कैयौं श्रृङ्खलाहरू हामीले निर्माण गर्न पायौं उहाँप्रति पनि विशेष आभार व्यक्त गर्छु र आगामी शुक्रबार अर्थात् भोलि राति सभा नौ बजे सम्पूर्ण साहित्यिक कार्यक्रम सिर्जना मञ्च र बिहिबार राति सभा नौ बजे कार्यक्रम शब्द शिविरमा होलीको डायरी वाचनको अन्तिम श्रृङ्खला लिएर उपस्थित हुनका लागि यो शिविरबाट म रूपिन्द्र प्रभावी यहीँनिर छुट्टिन्छु नमस्ते शुभरात्री